सरदर एउटा गाईले दुध कति लिटरसम्म दिन सक्छ एउटा गाईले दुध तपाईँको एक टाइममा नौ दस लिटर हामीले यहाँ दुई रहिया छ होइन लगभग दैनिक चाहिँ अठारदेखि बिस लिटरसम्म दुध दिन्छ तपाईँको दैनिक कुल दुध कति उत्पादन हुन्छ हाम्रो लगभग लगभग सयदेखि एक सय दस लिटर तपाईँले यसलाई उद्योगको रूपमा दर्ता पनि गर्नु भएको छ के नाम हो हजुर यो सिद्ध बाबा गौशाला तथा कृषि उद्योग तपाईँको भाइको शुभ नाम मेरो भाइको नाम युवराज पाण्डे युवराज पाण्डे चाहिँ तम्गास डेरी खोल्नु भएको छ होइन हजुर हामी सँगै जो हो यो चाहिँ उद्योग सञ्चालनमा सुरुमा ल्याए ल्याएको अनि भाइको चाहिँ फेन्सी दुकान अनि गएर चाहिँ तपाईँको यसको डेरी सबै चाहिँ कामको व्यस्तता चाहिँ ऊ चाहिँ उतै छ मलाई लन्डनबाट फोन गरेर केही मानिसहरू जुटाइदिनु पर्यो भन्दै हुनुहुन्थ्यो उहाँ भिनजुको नाम के भन्नुभयो उहाँको तारानाथ भण्डारी उहाँको घर चाहिँ रूपाकोट हजुर रूपाकोटको सोतामा पर्छ उहाँ पनि यस फर्मको सहयोगी हुनुहुन्छ हजुर एकदम उहाँ त मेरो चाहिँ लाइफको जो सहयोगी हो किन भन्दाखेरि उहाँले मलाई धेरै प्रेरणा हरेक कुरामा चाहिँ सपोर्टहरू गरिरहनु भएको छ उहाँलाई चाहिँ म चाहिँ विशेष धन्यवाद पनि दिन चाहन्छु यो पक्की एउटा भवन जस्तै छ एउटा गोठ पनि होइन बाहिर कम्पाउन्ड पनि बनाउनु भएको छ कति लगानी गर्नुभयो सुविधा सम्पन्न नभएको कारणले बाटोहरू आफै खुलाउनु पर्ने अनि गएर त्यसमा पनि अब लेबर लगाएर सामानहरू बोकाएर यहाँ ल्याउनु पर्ने अवस्था थियो बिचमा चाहिने बाटो चाहिँ बनाइयो यो बाटो पनि आफै ल्याउनु भएको यहाँ हजुर हाम्रो करिब एक किलोमिटर बाटो छ यो हाम्रै लगानीमा चाहिँ खनाएको बाटो हो त्यो गर्दाखेरि टोटल हाम्रो चाहिँ साठीदेखि पैँसठी लाखसम्म हाम्रो चाहिँ खर्च भएको छ यो गोठ निर्माण दिनमा कति खर्च हुन्छ र कति बच्छ यो सबै चाहिँ खर्च जोड्दाखेरि पाँच हजार समथिङ खर्च छ खर्च आउँछ खर्च कटाएर कति जति बस्छ करिबन हाम्रो चाहिँ दुई हजार प्रफिट निकाल्न सक्छ भनेपछि मासिक करिब साठी हजार चोखो आम्दानी र वार्षिक सात लाख भन्दा बढी देखियो हजुर एकदम सात लाख रुपियाँ कमाउन विदेशमा कुन ठाउँमा जानु पर्ला युरोपतिर जानु पर्ला हजुर यो त एकदम हो यहाँ चाहिँ कम आम्दानी भए पनि यहीँ जो बेस्ट भन्ने मान्छु म तपाईँ त बाह्र वर्ष दुबईमा बसेँ भन्नुभयो एक्काइस वर्ष उमेरमा जानुभयो होइन बाह्र वर्षसम्म त्यहाँ बिताउनु भयो तलब कति थियो मेरो तलब त्यहाँ चाहिँ स्टार्टमा चाहिँ पन्ध्र हजार नेपालीमा गएको अब लास्टमा म चाहिँ आउँदाखेरि मेरो तलब चाहिँ अस्सी हजार म नेपाली चाहिँ कमाउँथेँ त्यहाँ मासिक अस्सी हजार विदेशको कमाई त्यागेर तपाईँ अहिले गाउँमै आएर काम गर्न थाल्नुभयो हजुर एकदम त्यहाँको त्यो अस्सी हजार भन्दा अहिलेको मासिक साठी हजार नै ठुलो हो एकदम यो त मेरो लागि उहाँको चाहिँ एक लाख भन्दा पनि बढी हो यो त किनकि म चाहिँ आफ्नो परिवारसँग बसिरहेको छु आफ्नो ठाउँमा आफ्नो देशमा बसिरहेको छु मैले गरिरहेको छु मिहिनेत गरिरहेको छु मलाई अरूलाई समेत भावना दिइरहेको छु कि यहाँ गरेर केही हुन्छ भन्ने चाहिँ अरूले समेत चाहिँ सन्देश पाइरहेका छन् कामदार अलिकति छन् अहिले चाहिँ दुईजना आमदार पाइने हो भने अझै विरत बनाउन चाहनुहुन्छ हजुर एकदमसँग अब यसैबाट वृद्धि पनि हुन्छ यो होइन यसबाट वृद्धि पनि हुन्छ वर्षेनी चाहिँ अब थपिँदैछ अहिले दुईवटा थपियो होइन आइसल चाहिँ तिनवटा चाहिँ हुर्किने क्रममा छन् ती थपिन्छन् अझै पनि म चाहिँ पच्चिस तिसवटासम्म म यो गोठमाको क्यापेसिटी छ तिसवटासम्मको क्यापेसिटी छ यति चाहिँ फुल गरेर चलाउने भन्ने मेरो चाहिँ वर्षमा चार पाँच लाख रुपियाँ कमाउनका लागि विदेश जाने युवाहरूलाई के भन्न चाहनुहुन्छ म उहाँहरूलाई चाहिँ एउटा चाहिँ सन्देश के दिन चाहन्छु भने आउनुहोस् यहीँ गरम केही नेपालमै गरे चाहिँ जे पनि हुन्छ किन चाहिँ विदेशमा भौतारी पारि किन चाहिँ कष्ट सहनुहुन्छ त्यो कष्ट चाहिँ अझै केही बढाएर गरियो भने त लाइफ टाइमलाई हुन्छ यहाँ त म त्यही भन्न चाहन्छु अवश्य पनि भयो श्रोता गरेकी हुन्न आफ्नै घरमा बसेर वार्षिक सात लाख भन्दा बढी कमाउन सकिँदो रहेछ तपाईँ पनि विदेश जान छाडेर यस्तै कृषि र पशुपालन व्यवसाय गर्नुहोस् भन्दै म यो स्थलगत रिपोर्ट यही बिट मार्न चाहन्छु अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा वर्षौँदेखि श्रीमान बेपत्ता भएपछि बिचल्लीमा परेकी एक महिलाको जीवन कथा तीज नजिकिँदै गर्दा महँगा मंगा गहना कपडा किन्नेहरूको त छाड मछाड छ तर कसैको भने न खुट्टामा चप्पल छ न घरमा खाने खर्च छ अत समाजका कतिपय मानिसहरूले यसरी पनि जीवन जिएका हुन्छन् र त्यसरी पनि चाडपर्व मनाएका हुन्छन् भने पैसा छ भन्दैमा किन भड्किलो चाडपर्व मनाउने भन्ने सन्देश दिने उद्देश्यका साथ हरेक वर्षको तिजमा हामीले एउटा न एउटा दिन दुखी महिलाको जीवन कथा पस्किने गर्दछौँ त आज हामी श्रीमान परदेशमा बेपत्ता भएर माइतीको घरमा शरण ल्याएर बसेकी गुल्मी हर्दी नेटाकी माया नेपाली र उहाँकी छोरी सुनिता नेपालीको जीवन कथा पस्किँदैछौ आजको जीवनको गोरेटोमा तपाईँको श्रीमान कति वर्ष भयो घरबाट हिँडेको घरबाट हिँडेको त पच्चिस तिस वर्ष जति भयो कि अनि त्यति बेला विवाह भएको कति वर्षपछि उहाँ हिँड्नुभएको विवाह भएर अब दुईटा नानीहरू भएपछि उनले हिँडिदिन्छ दुईटा नानीहरू अनि कति वर्षका थिए त्यति बेला छोरी छोरो दुई तिन वर्षको जत छोरी सानी थिए त्यतिखेर अरे माइती बसिरहेको थिएँ अनि तपाईँ घरमा जानुभयो घरमा गएर गएपछि उहाँ बस्न केही उपाय नभएर घरमा माइती आएर बसेँ खेती गर्ने ठाउँ पनि भएन खेती गर्ने ठाउँ नभए कसै साह्रो पाइनँ नाड मैले माइतमा नि गर्नलाई यहाँ काम साम पाइने के अरे यस्तै काम गरी गरेँ मैले छोरछोरी बोलीथुमका बिचबाट नम्बर छको त्यो र भन्ने ठाउँ होइन पर्छ तपाईँका श्रीमान इमान सिंहले तपाईँलाई घरबाट हिँडिसकेपछि कहिले फोन सोन गर्ने केही गर्नु भएन नै केही पनि गर्नु केही चिठी पनि पठाउन फोन नै केही तपाईँको आमाले दर्दाजु भाइले राम्रै गर्छन् हो त्यही यसो बसुन्जरलाई राम्रै बनाउनु गरे आउँदा एक सय रुपियाँ दुई सय रुपियाँ त्यस्तै अरू यस्तो दिउँला यस्तो केही पनि छैन ए भाइमा बस भन्ने वचन त सहनुपर्छ होला वचन त अब त सहनै पर नसही भएन छोरीको जात भएपछि सहनै पर आमाहरूले पनि अब यहाँ केही पनि छैन निक्लेर जा भन्ने यस्तो यस्तो गर्छन् सहनै पर्यो के अब पाइर त सहनै यहाँनिर छिमेकी देवी काफले हुनुहुन्छ उहाँले नै उनकी छोरीको पठन पाठनमा केही सहयोग पुग्छ कि भनेर हामीलाई खबर गरेर हामी यहाँ आइपुगेका हौँ देवीजी तपाईँले त उहाँलाई त बचपनदेखि नै देख्नु भएको थियो होला उहाँको अवस्था सुरुमा जन्मदेखि अहिलेसम्मको अवस्था बताइदिनु उहाँहरूको अवस्था धेरै नाजुक आठ नौ वर्ष उहाँको उमेरमा यिनीहरू हाम्रो बुढा घर हामी कहाँ गोठालो बस्ने गोरु हेर्ने भाँडा मान्ने घाँस काट्ने बाहिर खाने उत्थेर छुवाछुत लाग्दो छिटो हालेर भित्र पस्न पर्ने त्यस्तै देख्यौँ त्यसै गर्दा गर्दै यो हुर्की हुर्किएपछि उसको बाबाले विवाह गरिदिनु भयो विवाह गरिदिएपछि नि घर परिवार त्यस्तै परेछ खोइ रेख्दै गरेको केही पनि थाहा पाइएन त्यसपछि यसले दुःख पाउने त्यही घाँस काट्ने काम पाइ बिहार काम गर्ने कहिले खाने कहिले नखाने गरेर बच्चाहरू हुर्काई त्यसपछि छोरो चाहिँ बाह्र तेह्र वर्षको उमेरमा इन्डिया गयो उसले पनि घर केही पनि हेर्दैन छोरीले अहिलेसम्म दसमा पढ्न सफल भएकी छन् र उनको दुईवटा विषय लागेको छ त्यो तम्घा सानी यातायाती खर्च पनि छैन केही पनि छैन भन्ने दैला आउने अरू नि गर्छिन् मसिन पनि त्यस्तो केही पनि छैन मेरो पनि आर्थिक त्यति राम्रो छैन त्यही पनि म पैसा खोजिदिउँला भनेर भने थिएँ त्यही भएर केही सहयोग मिल्छ कि उनको पढ्ने चाहना छ अरू पैसा नहुनेले पढ्नको लागि कसैले सहयोग गरिदिएमा राम्रो मान्छु त्यहाँनिर उहाँकी छोरी हुनुहुन्छ आँखामा आँसु छन् मैले देखिरहेको छु तपाईँको नाम चाहिँ के हो सुनिता नेपाली सुनिता नेपाली अहिलेसम्म आमाले नै निमिक मजदुरी गरेर पठाउनु भएको हजुर सानैदेखिबाट काखमा दुध खुवाएर सानैदेखिबाट हुर्काउनु भयो र अरूको निमेक गरेर अरूको कोठी कोदालो खनेर खनेर आजसम्म आधी पेट खाएर आधी पेट हामीलाई खुवाएर आजसम्म यहाँ हुर्काउनु भयो पढाउनु भयो एसएलसी दिएपछि केही गर्ने चाहना थियो तर दुईवटा विषय लागेको छन् जाने खर्चहरू छैन मम्मीको उपाय पढाइ छैन माउलीले पनि केही हेर्दैन नै दिनु हुँदैन तपाईँलाई कति पढ्ने मन छ पढ्ने त मन छ आर्थिक अवस्था ज्यादै कमजोर भएको कारणले तपाईँ आफू पनि निमेक मजदुरी गर्नुभयो हजुर म पनि अर्काको मेलो पातो गरेर आफ्नो लागि या आफ्नो खानाको लागि किताब कपीको लागि अलिकति निमेक मेलामा पात गएर पैसा खर्च दिँदै जब म सानै थिएँ मम्मीले सानै हुँदा अरूले बाबा भनेको सुन्दा साह्रै गाह्रो लाग्छ रहर लाग्छ बाबा भन्ने तर साह्रै सुनिता तिम्रा यति मात्रै छन् अहिलेलाई यति मात्रै छन् यिनी फाटेपछि कुदीको एकजोर मात्रै हुन् हजुर एकजोर मात्रै हुन् अर्को मेलापात गएर यिनी सफल फाटिसकेपछि अर्को मेलापात गएर पैसा जुटाएर हामीसँग आर्थिक अवस्था छैन सानैमा बाबा सानीमा छोडेर जानुभयो अर्काको दुःख गरेर यहाँसम्म गराउनु भयो यो तिजको अवसरमा तपाईँ जस्तै दुखी गरिब चेलीलाई के भन्न चाहनुहुन्छ यो तिजको अवस्थामा म जस्तै दुखी चेलीलाई म के भन्न चाहन्छु भने अर्काको देखेर होइन आफ्नो क्षमता अनुसार यो तिजमा मान्न भन्न चाहन्छु यो तडक भडक छ नि अहिले जस्तो तपाईँसँग त पर्सि तिजको डाँडामा जाने बेलामा राम्रो कपडा पनि नहोला चप्पल त मैले यस्तो देखिरहेको छु तपाईँको के भन्न चाहनुहुन्छ म के भन्न चाहन्छु भने अरूको देखेर होइन आफ्नो आर्थिक अवस्था अनुसार लगाउनु पर्छ अरूहरूले राम्रो लगायो भने तिनीहरूले राम्रो लगायो भने आफू त्यही स्वभावमा जाने होइन आफ्नो घरमा जे छ जस्तो छ जस्तो अवस्था छ त्यही लगाएर तर तिजको तडक बडकमा हिँड्नुहुन्न आफ्नो जे जस्तो अवस्था छ त्यही हुन्छ

त्यति बेला यी दुखी सुनिताका आमा छोरीसँगको कुराकानी गर्दा गर्दै हामीसँग हुनुहुन्छ यस हर्दिनेटा गाविसका दलित अगुवा हेमन्त सुनार जसले केही समय यता दलितहरूको राम्रै नेतृत्व गर्दै आउनु भएको छ उहाँसँग कुराकानी गर्न गइरहेको छु हेमन्तजी यो परिवारको बारेमा यहाँलाई कतिको धन्यवाद प्रेमजी दुःख छ उहाँलाई हामीलाई त्यो थाहा छ होइन यहाँलाई दुःख गरेर निवेक गरेर खाने गर्नु जस्तो सुनिताले बेलामा पढ्न जाने फिस पनि हुँदैन कापी कलम किन्ने अवस्था पनि छैन यस्तो दुःख गरेर पढेकी छन् एउटा उदाहरणकी पात्र पनि हुन् जसले बिहान बेलुकी कसैको घाँस काटेर पनि पढेर आज एसएलसी परीक्षा दिइसकिन् यस्ता उदाहरणका पात्रहरूलाई त प्रोत्साहित गर्न यिनीहरूलाई पढाउनका लागि गाविसको स्तरबाट के गर्न सक्नुहुन्छ अबका दिनमा अहिलेसम्म त मैले केही देखिनँ होइन गरिन्छ हाम्रो हरदिनेटाको सवालमा दलितको विषयमा आएका जति पैसा गाविसमा छुट्टिन्छ तिनी अनियमितता त भएकै छैन प्रेमजी होइन मैले हजुर हजुर तर यस्तालाई के गर्न सकिन्छ अब हाम्रो हाम्रो जानकारीमा आइसकेपछि हामीले गर्न सकिन्छ किनभने हामी यस्ता दलितमा पनि पिछडिएका जति पनि महिला दिदीबहिनीहरू हुनुहुन्छ नि उहाँहरूले पनि चेतना कमी छ कि हाम्रो दलितमा पनि धेरै व्यक्तिहरूलाई सुनिता तिमी अहिलेसम्म सहभागी भएको छ दलित कार्यक्रम दलित कार्यक्रममा सहभागी त दलितको कार्यक्रम कतिखेर हुने भन्ने पनि जान कोसिस त गर्छौ दलितको कार्यक्रम कार्यक्रममा जान पाए पनि हुन्थ्यो जस्तो लाग्छ होला नि तिमीलाई लाग्छ तर बोलाउँदैनन् दिदी अरू त दुई चार वर्ष श्रीमानले वास्ता गरेन भने अथवा विदेश गएर फर्केन भने दोस्रो विवाह गरेर पनि जाने गर्छन् तपाईँ आज पच्चिस तिस वर्षदेखि कुरेर बस्नु भएको छ किन उहाँलाई बिर्सिन मन नलाग्छ के गरेर अनि यिनी घन्टा नानीहरू भए नानीहरू भएपछि नानीहरूको मुख हेरेर बस्न गएर जाम भने कहाँ जाम होइन गए पनि देख्दै होला भनेर यिनी बालबच्चाको मुख हेरेर बस्यो के गरौँ हिँडेर गर्ने कसैले पिड्देला कसैले हानिदिएला हानिमै गर्ने अनि बालबच्चा पढाउने एउटा पनि निमै गरेर खन्ती कता गरेर अब खाना छैन बिहान साँझ अनि मे गर्नु गर्ने खाने गरेँ छोरछोरी हेरेर श्रीमान आउने आशा छ कि छैन छैन के हेरेर बिहारीको होला नि बिहारीको होला नि खेतमा बारीमा काम गरे बापत कति पैसा दिन्छन् तपाईँलाई अहिले बिहान जाने एक सय पच्चिस पाउँछु अरे दिनभरि जाने नि ढाई सय रुपियाँ त्यसैले आमा छोरीको जीविका कल कल्लदा कपडा खाना अवश्य पनि यदि छोरो हुन्थ्यो भने त्यो अंशको भागीदार हुन्थ्यो हुन त अधिकारमा अहिले पनि अंशको भागीदार हुन्छ छोरी भनिएको छ तर व्यवहारमा त्यस्तो छैन वास्तवमा एउटा छोरी भएर जन्मिनु भयो विवाह गरेर जानुभयो विवाह गरेर गएपछि श्रीमानले हेरेनन् आज पच्चिस वर्ष अघिदेखि नै यसरी चाहिँ नि कुरेर बस्नु भएको छ कहाँ हुनुहुन्छ थाहा छैन यो अवस्था छ माउली घरमा कहिले वचन सहनु पर्छ आफ्नै जन्मदिने आमाले आमा जन्मदिने आमाले पनि अब गाली भन्ने तेरो यहाँ के छ र भन्ने गर्ने सहनै पर्यो तपाईँको आफ्नै बास भइदिए त यस्तो सहनु पर्दैन थियो नि बास भइदिए भए त्यहाँ बस्न पनि थिएन यस्तो वचनहरू सहेर बस्न पर्ने थिएन कि एउटा पहिलो बासको आवश्यकता छ एउटा सानो सानो भए पनि एउटा बास पायो भने राम्रोसँग स्वतन्त्र भएर पढ्न पाउँथ्यो नि है हजुर एउटा सानो सानो बास भइदिएको भए आफूले आफ्नै गरेर खाने क्षमता भयो छ त्यसपछि सिहेर मेलापात गरेर खाने क्षमता बास भइदिएको भए पढ्ने सबै तिम्रो आमालाई र तिमीलाई एउटा सानो एउटा सुकुम्बासी जग्गा दिउँ भनेर यहाँको मान्छेको कुरा उठाएको छैन नै उठाउनु भएको छ धेरै परिवर्तनहरू भए दुखी गरिबहरूलाई हेर्ने कुनै सरकार भएन जस्तो महसुस भएको छ हजुर मलाई यस्तै लागेको छ जसले पनि हेला गर्छन् सबैले दबाउन खोज्छन् यहाँ हुनको निम्ति पनि आर्थिक अवस्था कमजोर भएर होला सायद घरविहीन भएर होला मावली घरमा बसेर भएको होला सायद त्यसैले गर्दा सबै दबाएर सबैले हेला गर्ने सबैले वास्ता नगर्ने गर्छन् कति वर्षको उमेरदेखि तपाईँले निमेक मजदुरी गर्न थाल्नुभएको बहिनी म तेह्र वर्षको उमेरदेखि निमेक मजदुरी गर्न लागेको तेह्र वर्ष हजुर स्कुल पनि भ्याउने हजुर स्कुल पनि भ्याउँथ्यो छुट्टीको समयमा जान्थ्यो अनि कहिले हाफ टेन पछि मेलापात गर्न जान्थ्यो विद्यालयले छात्रवृत्ति आदि इत्यादि केही सहयोग त गरिरहेको छ होला त्यो त पहिला एक वर्ष पहिला जो साउनमा दिएको थियो चार सय रुपियाँ त्यति नै हो त्योभन्दा अरू दिएको छैन त्यो चार सय रुपियाँ पाउँदा पनि तल पाए जस्तो लाग्छ होला है हजुर लाग्छ के गर्नु आफूले दुःख पाएर हो क्या अर्कोको घरबिन भएर मा मावली घरमा बसेर सबैले हेला गरेर आफ्नो नभएपछि यस्तै हुन्छ दिँदा पनि कति ठुलो हाँस हुन्छ कपी कलम किन्ने कति गाह्रो हुन्छ होला है हजुर चलाउनु साह्रै गाह्रो हुन्छ